हेलो नमस्कार हजुर नमस्कार सर हजुर चाहिँ विशु खर्क सात क्युबाट राजीव बिन्दास भनेर चिनिन्छ खास चाहिँ वास्तविक चाहिँ राजीव बस्याल हो जब तपाईँ सौदी अरबमा बस्नुभयो र अहिले छ महिना भयो तपाईँ आएको र अहिले तपाईँ आफ्नै गाउँमा कृषि पेसा गरेरै बाँच्न सकिन्छ भनेर तपाईँले एउटा व्यावसायिक रूपमा तरकारी खेती सुरु गर्नु भएको छ यो सोच चाहिँ कसरी आयो तपाईँलाई सर यस्तो म चाहिँ सौदी अरबमा तेह्र वर्ष बिताएँ इन्डियामा दस वर्ष बिताएँ तर मैले केही फाइदा मैले देखेन हेर्नुहोस् त्यो अर्काको गाली खानु यता चाहिँ पसिना बगाउनु भन्दा आफ्नै देशमा चाहिँ अलिक बढी राम्रो कमाइ पनि हुँदो रहेछ गर्न सके पार भनेर मैले चाहिँ यो अरूको देखेर मैले चाहिँ यो सिको गरेको तर यो सिको पनि मलाई फाइदैजनक भयो भइरहेछ किनभने मैले चाहिँ अर्काको देशमा वर्षको एक लाख बचाउन मलाई गाह्रो पर्थ्यो भने छ महिनामा पचास हजार रुपियाँ म आफै कमाएँ कि सर यो कृषिबाट त्यही त तपाईँले सुरुवात चाहिँ कति रोपनीबाट गर्नुभयो लागत चाहिँ कति हो सर मैले अहिले सिम्पल सुरु गरेको हो मैले जम्मा बिस हजार लगानी लगाएको हो हजुर अनि चाहिँ एकै रोपनीमा मैले सुरु गरेको हो सर र मैले पचास हजार उठाइ पनि सकेँ होइन टमाटर र काँक्रोबाटै मैले पचास हजार उठाइसकेँ खोर्सानी अहिले बेच्न सुरु छ बल्ल हिजो मात्रै मैले चाहिँ यसको उद्घाटन गरेको छु खोर्सानीको बल्ल फल्न सुरु छ होइन अब खोर्सानीबाट कति कमाउँछु त्यो थाहा छैन अहिले विवरण बाँकी नै छ तर यो मलाई एकदमै खुसी लाग्यो कि हामीले केही गर्ने भने त विदेश जानु हामीलाई पर्दो रहेछ भन्ने जस्तो मलाई लाग्यो सर जस्तो कि तपाईँले जम्मा बिस हजार लगानीमा तिस हजार बढी त कमाइसक्नुभयो होइन भनेपछि फाइदै फाइदा रहेछ नि त आखिर गर्ने हो भने त स्वदेशमा होइन त धेरै धेरै फाइदा सर आफ्नै गाउँमा केही गरेर बस्न पाउँदा र फेरि आफ्नो ठाउँमा गर्दाखेरि अति बढी खुसी पनि हुँदो रहेछ सर यी हेर्नुहोस् मेरो अहिले टमाटर म आज पनि चाहिँ तपाईँको चालिस टमाटर बजारमा पठाएँ हेर्नुहोस् अहिले फेरि मलाई फोनको फोन आइरहेको छ ल सर तपाईँको टमाटर राम्रो रहेछ ल्याइदिनुहोस् भन्ने त्यस्तो फोन आइरहेछ होइन र भनेपछि यहाँ गर्न सक्ने अनुसार सर म यो अझै बढाउँदैछु अब म बन्न सुरु मात्रै गरे हो मैले बजार भाव पनि बुझेँ राम्रै चलिरहेछ जति भए पनि बिग्दो रहेछ यहीँ एकदमै खुसी लागेको छ सर मलाई यस हजुर अनि तपाईँको बजार कहाँ हो र कस्तो छ तपाईँको बजारको अवस्था सर मेरो अहिले फिलहाल चाहिँ म क्यु विश्वको साथ क्युमा बस्छु र मेरो बजार भनेको गुल्मी शान्तिपुर हो होइन हजुर शान्तिपुरमा चाहिँ मैले मेरो साथसाथमा अरूको पनि यहाँ हाम्रो गाउँमा धेरैजनाले जो कृषि गरेका छन् जस्तै भन्न के अरे बसन्त गौतम भन्ने छन् त्यो जब सबभन्दा ठुलो कृषि गरेको मान्छे पुरानो कृषि हुन् तिनी बसन्त गौतम अहिले पनि पोखरामा तालिम आएको हामीले होइन अनि हेर्दाखेरि चाहिँ उनको र मेरो लगभग शान्तिपुरमै पुगेको छैन सर अझै पनि बुटोलबाट सामान आइरहेको तपाईँले त गुल्मी खबर चलाउनुहुन्छ होइन तपाईँले हजुर मैले गुल्मी खबर डट कम चलाउँछु होइन डब्लु डब्लु डट गुल्मी खबर डट कम मेरो वेबसाइट पनि छ होइन हजुर अनि फेसबुक पेज पनि छ गुल्मी खबर डट कम अनि सुनौलो संसार डट कम भन्ने दुईवटा पेज छन् मेरा अहिलेसम्म तपाईँले विदेशमा बसेर कति कमाउनु भयो र अब चाहिँ केही वर्षमा त्यति नै कमाउँछु भन्ने कतिको आँटा आएको छ तपाईँलाई सर विदेशमा भन्दा बढी जस्तो कमाउनु जस्तो लाग्यो मैले तेह्र वर्षमा विदेशमा केही पनि कमाउन सकिनँ एउटा चाहिँ यही मात्रै एउटा घरबारी मात्रै ल्याएँ हेर्नुहोस् हजुर बाँकी मैले केही पनि गर्न सकिनँ तर अहिले चाहिँ यही खेतीबाट मैले चाहिँ अलिकति राम्रै कमाउनु जस्तो लाग्छ म विदेश गएर कमाउनु जस्तो लागेन र म अब विदेशै छोडिदिएर बस्छु भविष्यमा के के गर्छु भन्ने योजना अगाडि सार्नु भएको छ अब सरकारी नै गर्ने विचारमा छु अहिले फिलहाल होइन यो फर्स्ट टाइमको हो मेरो म चाहिँ अलिक कोसिस गर्दैछु सर होइन अनि तपाईँ आफै ऋण काटेर जानुभयो विदेशमा र तपाईँ जस्ता युवाहरू विदेश जो ऋण काटेर जानुहुन्छ उहाँहरूलाई के अनुभव सुनाउन चाहनुहुन्छ तपाईँ त धेरै वर्ष बस्नुभयो पनि ऋण काटेर भरसक्दो ऋण एक लाख बिस हजार भन्दा मुनि त कोही पनि जान पाइँदैन अहिले यो गल्फ कन्ट्रीमा पनि होइन हजुर त्यो एक लाख बिस हजार लगानी यहाँ लगाउने हो नि सर एक वर्षमा मेहनत पनि बढी गर्नु पर्छ हजुर तर एक वर्षमा त्यसको डबल यहाँ कमाउन सकिन्छ भन्ने जस्तो मलाई लाग्यो हामीले देख्छौँ तपाईँलाई श्रीमान श्रीमती कुटुगोजालाई गरिरहनु भएको देख्छौँ अहिले परिवारसँग बसेर आनन्दसँग विदेशमा हुने कमाई यही छ यही सुन फल्दो रहेछ भन्ने यो सन्देश हो होइन त हजुर अवश्य अफिसर हो उहाँ विदेशमा त घाममा काम गर्ने मान्छेले यहाँ त घाम पनि छैन हाम्रो हावापानी यस्तो राम्रो छ हेर्नुहोस् यहाँ बसेर आफै गर्न सक्यो बुढाबुढीले भने बुढाबुढी पनि खुस अनि चाहिँ आफ्नो कमाइ पनि हो नि त्यो अर्काको देशमा गएर त्यो बुढाबुढी फोनमा रुनुभन्दा <laughs> हस् त तपाईँको कृषिमा ठुलो प्रगति भएको सुन्न पाइयोस् र स्वदेशमै सुन फल्छ भन्ने सन्देश अझै फैलाउँदै जानु होला भन्ने आग्रह सहित अहिले छुट्टिन चाहन्छौँ है त हस्